नेपाल चाउचाउ कर्पोरेशनको पच्चिसौं वार्षिक उत्सवको उपलक्ष्यमा हरिवंश र मदन कृष्णजीबाट पुरस्कार वितरणको कार्यक्रम शुरू गर्नुहुन्छ बाहिरबाट पाल्नुभएका अतिथिवर्गहरू तथा यस चौथौ विकास कर्पोरेशन भित्रैबाट पाल्नुभएका तिथिवर्गहरू आजको दिनमा म यस नेपाल चौचौ विकास कर्पोरेशनलाई ह्याप्पी बर्थडे टु यु अर्पण गर्दछु तिथि तथा अतिथिवर्गहरू आजको यस नेपाल चौचौ विकास कर्पोरेशनको पच्चिसौं जयन्तीको सुखद उपलक्ष्यमा तथा सयौं कुखुराहरूको दुखद निधनको घडीमा म कुखुरा खानेहरूको परिवारलाई हार्दिक बधाई तथा कुखुराहरूको शोक सन्तप्त परिवारलाई हार्दिक समवेदना प्रकट गर्दै आजको कार्यक्रम शुरू गर्नलाई अनुमति माग्दछु अनुमति दिनुभयो होइन हस् धन्यवाद मैले पाएँ समस्त तिथि तथा अतिथिवर्गहरू आजको कार्यक्रममा सर्वप्रथम हाम्रा अर्धवयोवृद्ध वृद्ध समाजसेवी श्रीमान सलाह लोहारपट्टी अपसेट मेसिन छलछलवाले गाँठ पद किसिन एमज्यूलाई केही आफ्नो मन्तव्य प्रकट गर्दै हुन म हार्दिक अनुरोध गर्दछु श्रीमान सलादास लोहारपट्टि अपसेट मिसिन छलछलवाले गाँठ पद किसी नेमज्यू सभापति महोदय हजुर भोजन सभापति उपसभापति महोदय भोजन उपसभापति ठिक छ त आफ्ना आफ्ना श्रीमतीका पति महोदय यो नेपाल चौचौ विकास कर्पोरेसनले आफ्नो पच्चिसौं वार्षिक उत्सव मनाएर यो भोजको आयोजना गरेको ज्यादै राम्रो कुरा हो यो यो उत्सव वार्षिक मात्र होइन अझ सकिन्छ भने अर्धवार्षिक गरेर छ छ महिना मनाउनु पर्दछ यसरी भोजको आयोजना गर्दा खानेकुरा अलि गतिलो हुनु पर्यो ड्रिङ्क गर्दा स्नेक्स गतिलो भएन कुखुराको मासु अलि बढाउनु पर्यो के जहिले आउने खालि बदम बदम त्यसकारण सुनोस् अर्कोपल्ट हुने वार्षिक उत्सवमा म भनेको मासु सुधा होस् भन्ने म निर्देशन दिन चाहन्छु <laughs> हजुरले खालि यो काने कुराको मात्रै निर्देशन दिनुभएन हजुर यस चौचौ कर्पोरेसनले गर्नुपर्ने काम सम्बन्धी पनि निर्देशन दिनुपर्छ मलाई अब चौचौ विकास कर्पोरेसनले के काम गर्छ कसरी गर्छ के थाहा नै छैन अब कसरी गर्छ के हिजो लेखेर दिनुपर्थ्यो मलाई विरोध गर्नु बोलाएको मलाई आइसक्यो अब के बोल्ने के बोल्ने मैले के तपाईँ तपाईँलाई भाषण दिएर आउँछ विकासको बारेमा आउनु त मलाई आउँछ तर मलाई आएर के गर्नु हजुरलाई गर्नु मिल्दैन आउँछ होइन आउँछ उसो भए तपाईँ पछाडिबाट सानो स्वरले भन्नुहोस् म अगाडिबाट ठुलो स्वरले भन्नुहोस् मुख एकदम हातले छोपेर मुख लुकाएर पनि थाहा थाहा पाउने गर्नु भन्नुहोस् है हस् हस् भन्नुहोस् उपस्थित भद्र महिला तथा सत्यन उपस्थित भद्र महिला तथा सदन ऋण उपस्थित भद्र महिला तथा सदन ऋण यस नेपाल चौचौ विकास कर्पोरेसनको यस नेपाल चौचौ विकास कर्पोरेसनको वार्षिक वार्षिक उत्सवको उपलक्ष्यमा वार्षिक उत्सवको उपलक्ष्यमा केही शब्द बोल्ने मौका प्रदान गर्नुभएकोमा केही मौका केही शब्द बोल्ने मौका प्रदान गर्नुभएकोमा केही शब्द बोल्ने मौका प्रदान गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु धन्यवाद ज्ञापन गर्दछु आजको परिवेशमा राष्ट्रिय विकासको गतिलाई सुनिश्चित ढङ्गबाट आजको परिप्रेक्षमा आजको परिप्रेक्षमा राष्ट्रिय विकासको गतिलाई राष्ट्रिय विकासको गतिलाई सुनियोजित ढङ्गबाट अगाडि बढाउन सुनियोजित ढङ्गबाट अगाडि बढाउन राष्ट्रिय अर्थतन्त्रको ठूलो महत्व छ राष्ट्रिय अर्थतन्त्रको ठूलो महत्व छ यस राष्ट्रिय अर्थतन्त्रमा यस राष्ट्रिय अर्थतन्त्रमा नेपाल चौचौ कर्पोरेसनको ठूलो हात छ नेपाल चौचौ कर्पोरेसनको ठूलो हात खुट्टा छ खुट्टा बढीको खुट्टा झिङ्नुहोस् खुट्टा बढीको खुट्टा झिङ्नुहोस् त्यसरी भन्नै नपर्ने भन्नै नपर्ने बुद्धि भनेको पटक्कै रहेछ बुद्धि भनेको रहेछ यस नेपाल चौथो विकास कर्पोरेसनको ठुलो हात छ मात्रै यस नेपाल चौथो विकास कर्पोरेसनको ठुलो हात छ मात्रै फेरि मात्रै बढीको मात्रै छिर्नुहोस् मात्रै बढीको मात्रै छिर्नुहोस् சக்கேரி சக்கேரி नेपाल चौचो विकासको ठुलो हात छ नेपाल चौचो विकासको ठुलो हात छ हो हो फेरि हो बढी हो फेरि हो बढी हो एकातिर एकातिर एकातिर एकातिर हामीसँग पैसा नभएर हामीसँग पैसा नभएर संसारसँग हात फैलाइरहेछौँ भने संसारसँग हात फैलाइरहेका छौँ भने अर्कोतिर अर्कोतिर हाम्रा विकासका गतिहरूमा हाम्रा विकासका गतिहरूमा आँखा कस्तो लाम्रो आँखा कस्तो लाम्रो डुब्रेका लामखुट्टेल त मलाई पो टुकेको त त मलाई पो टुकेको त तुम्हें गोरी गोर जी क्या हो कहो तुम्हें गोरी गोर जी क्या जे भनी त्यही पार्छु के पनि होइन यस्तो स्थितिमा यस्तो स्थितिमा एकातिर मैले मेरै चरित्रमा सुधार गर्नु परेको छ भने एकातिर मैले मेरै चरित्रमा सुधार गर्नु परेको छ भने जाओ एउटा भाषण गर्न त जाओ एउटा भाषण गर्न त पछाडि बसेर मलाई अर्कैले सिकाइरहेछ भने पछाडि बसेर मलाई अर्कैले सिकाइरहेछ भने काम त झन् म कसरी गर्न सकुला काम त म झन् कसरी गर्न सकुला थुक्क म थुक्क म तर गरौँला तर गरौँला जसरी भए पनि गरौँला जसरी भए पनि गरौँला पङ्सहरूले जस्तै मन परि गरेर भए पनि गरौँला पङ्सहरूले जस्तै मन परि गरेर भए पनि गरौँला विकासको मूल फुटाउन नसके पनि जाँडको घ्याम्पो भने अवश्य फुटाउँला विकासको यो भाषणमा जाँडको झ्याम्पो कहाँबाट आयो त्यति भन्छ त अनि खेलमा ठाउँ खाली भएको अहिले लगेर थुनिन्छ के भन्नु मे मेरो भाषणले बडा दोष रहेछ उहाँलाई म म अगाडि एउटा जे जे भन्छ पछाडिबाट त्यही जे भन्छ के भन्ने अब यति भन्दै आजको मेरो यो निर्देशन भाषण यहीँ टुङ्ग्याउँछु जय नेपाल चौचौ विकास कर्पोरेसन पञ्चायत प्लाजा भद्रकाली नेपाल <laughs> अब अब खान्छ नि त जाउँ ल ओर्नुहोस् ल खान्छ हजुर अब पुरस्कार वितरण समारोह पनि छ पुरस्कार वितरण भोक लगाइसकेर छिटो गर्नुहोस् ल अब कार्यक्रमको दोस्रो चरणमा यस नेपाल चौथो विकास कर्पोरेशनको सेवामा प्रशंसनीय योगदान पुर्याउनु हुने महानुभावहरूलाई हाम्रा अर्धवय वृद्ध समाजसेवी पच किसी नेमाज्यूलाई आफ्नो कोमल हातबाट पदक तथा नगद पुरस्कार वितरण गर्न म अनुरोध गर्दछु <coughs> यो पदक यो हजुर के राखेको यस्तो चाँदीको पदक यत्रो चौचौ विकास कर्पोरेसनले कमसे सुनको पदक बनाउनु पर्छ हजुर आजकल यो सुन सुनभन्दा चाँदी नै चोखो हुन्छ भन्छन् हजुर त्यसैले बनाएको हजुर सुन जति पनि चोखो हुन्छ कहीँ नचाहिने कुरा के गर्नु हजुर सुन लुकाएर ल्याउने तरिकै नराम्रो छ हजुर अब त्यही सुनको दाँत राखेर मान्छे हिँडिरहेको छ नि छिटो गर्नु छिटो गर्नु अब सर्वप्रथम अफिसमा हाजिर गर्नासाथ हाकिम साहबहरूको घरको धाराको र बिजुलीको पैसा तिर्न जाने र बच्चाहरूलाई स्कूलबाट ल्याउन र पुर्याउन गई अधिकृत वर्गहरूको सेवा पुर्याउने महानुभावहरूलाई कृपया पदक लिनलाई यहाँ मतमा पालिदिनु म हार्दिक अनुरोध गर्दछु कृपया सबै पालिदिनुहोला ओहो यो तालिबजनहरू सबैजना हो हाकिमको घर घर सेवा गर्न जाने ओहो थुप्रो रहेछ यो सबैलाई एक एकजनाले मैले पदक दिएर सक्दिनु भयो ल यो मुठाइ लिएर जानु छोडी आफै आफै बाँड्नुहोस् है ल बधाई छ फेरि फेरि यस्तै काम गर्नु होला है बधाई ल ल ल बधाई अब कार्यालय समयमा कार्यालयमा नै बसी मेचमा पलेटी कसी मोजा पन्जा गलबन्दी स्वेटर टोपी आदि बुनी देशको कुटीर उद्योग धन्दामा प्रशंसनीय योगदान पुर्याउनु हुने महिला कर्मचारी श्रीमती शिल्प कुमारी नेपाल श्रीमती शिल्प कुमारी नेपाल कृपया मञ्चमा पुरस्कार नेपालमा उहाँ नै हो शिल्प कुमारी हजुर शिल्प कुमारी बधाई त झन्डै हात मिलाउनु लाग्यो मैले बधाई छ है बधाई शिल्प कुमारी यहाँको बिहे भयो थाहा छैन थाहा छैन अनि यहाँ उमेर कति भयो नि म त सत्ताइस लागेँ म चाहिँ पच्चिस लागेँ पदक खैदिनु पदक पदक थालको विकासको तर्फबाट एउटा मेरै तर्फबाट अहिले यहाँ भाग पुगेन बधाई चाहिँ मजाक रहेछ अब केटा स्टाफलाई भन्दा केटी स्टाफलाई बढ़ी फेसिलिटी दिएर नारी विकासमा ठूलो योगदान पुर्याउनु हुने अधिकृत श्री अधिकृत श्री प्ले यो टाइपको हो चाहिँ धेरै बेर उहाँको नाम नै बुझ्दो रहेछ कृपया उहाँ जो पनि यहाँ मन्त्र पालिनु होला कृपया यहाँ पालिदिनु होला <laughs> सर नमस्कार सर बधाई है बधाई बधाई <laughs> यस्तो नारी विकासमा सेवा पुग्ने काम फेरि फेरि गर्नु फेरि फेरि गर्नु होला है म पनि सहयोग गर्छु नि गर्छु बधाई है ल अब नै आफूले लिनुपर्ने सहुलियत जतिको चाहिँ एन्डिङ स्टाफहरूलाई दिनुपर्ने सहुलियत जतिको चाहिँ पेन्डिङ गर्नुहुने अधिकृत श्री अधिकृत श्री चार सौ बी हाँडी घोटी अनि कृपया उहाँ पनि जोगायो पनि यहाँ पाल्नु होला उहाँ <laughs> त चिनेकै मान्छे पऱ्यो त हो क्या यसपालि दसैँमा टिका लाउनु मन पर्दैन म कहाँ <laughs> ए त्यसो बेला तपाईँ बाहिर जानुभएको थियो अनि बाहिर जानु भएको बाहिर गएको चिनो खोइ त मलाई ल्याइदिएको <laughs> ए फेरि जाँदै हुनुहुन्छ उसो भए अहिले जाने बेला मलाई एन्टिनेटर एन्टिनाहरू ल्याउनुहोस् है टेलिभिजनको एन्टिना के कसो राख्नु है है ल कता दिनुहोस् त ल है एन्टिना एन्टिना है है लामो है अब खेलकुदतर्फ यस नेपाल चौचौ विकास कर्पोरेसनको पच्चिसौं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गरिएको अन्तर विभागीय नेट पुलिङ प्रतियोगितामा प्रथम स्थान अधिकृत तर्फकोले नै पाउनुभएको रहेछ उहाँको नाम छ श्री तान बहादुरज्यू श्री तान बहादुरज्यू कृपया यहाँ पदक कप लिनलाई पाल्नुहोला तानबहादुर बधाई लेग पुलिङ गेम भनेको कस्तो खेल हो यो लेग पुलिङ गेम भनेको हजुर कोही उक्लिएर माथि जानु लाग्यो कि त्यसको खुट्टा समातेर तलतिर तान्ने त्यसमा त सरले पाउनु भएको रहेछ राम्रो बधाई है ल बधाई ल बधाई है भोक लागिसक्यो कतिजना भएको छ अब आजको अन्तिम पुरस्कार अब आजको अन्तिम पुरस्कार आजको कार्यक्रमलाई सफल पार्न जिउको एक किलो मासु घट्ने गरी दिनरात खट्ने अक श्री हरिवंश आचार्यलाई नगद तथा पदक दुवै पुरस्कार प्रदान गरिन्छ हजुर पदक त अब शिल्प कुमारले हजुरले डबल दिनुभयो गइहाल्यो नगद भए पनि पाउँ हजुर पाँच हजार होला पाँच हजार हजुर तपाईँ के अरे के नाउँ के अरे अक श्री हरिवंश आचार्य अक भनेको के अक्क भनेको अस्थायी कर्मचारी